यस्तै गाउँपालिकाको माग राख्दै बझाङको काँडामा सीमा प्रहरी चौकीमा आगजनीको प्रयास कञ्चनपुरका बीसजना सात महिनादेखि भारतीय जेलमा बर्फराइजर सुदूरपश्चिममा ट्राफिक प्रहरले सवारी चालकको मुख सोग्नुपर्ने बाध्यता सुदूरपश्चिमका पहाड़ी जिल्लाका ग्रामीण भेगमा ढिकेन नुनकै प्रयोग करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु अछाममा पनि रोगबाट खसेर एकजनाको ज्यान गयो र मनाङ मर्स्याङदी खप्तर गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश आज अन्तिम क्वार्टर फाइनलको एउटा मात्र खेलमा नेपाल आर्मी र सङ्कटा प्रतिस्पर्धा गर्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु छुट्टै गाउँपालिकाको माग गर्दै झण्डै चार महिनादेखि आन्दोलनरत बझाङको काँडा गाविसका स्थानीयले सीमा प्रहरी चौकीमा आगजनीको प्रयास गरेका छन् गाउँपालिका नबन्ने भएपछि गाविसको परिषद समेत बहिष्कार गरेका स्थानीयले तीन दिनदेखि सीमा प्रहरी चौकी घेराउ गरेका थिए यही क्रममा आक्रोशित स्थानीयले चौकी छोड्न भन्दै नारा जुलुस गर्दै प्रहरी चौकीमा आगजनी गर्ने प्रयास समेत गरेका छन् चौकीमा आगजनी गर्दा चौकीको भान्साको टहर जलेको छ भने प्रहरी चौकीमा कुनै क्षति नभएको स्थानीय शेरबहादुर बोहराले बताएका छन् जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले भनी आक्रोशित व्यक्तिहरूले हानेको ढुङ्गा लागेर प्रहरी चौकीको साइनबोर्डमा क्षति पुगेको तर आगजनी नभएको बताएका छन् यस अघि पनि गाउँपालिकाको माग गर्दै काँडा गाविसका पाँच सय पन्ध्रजनाले नागरिकता फिर्ता गर्नुका साथै जिल्ला विकास समितिको काममा अवरोध गरेका थिए भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रो पावर पटेल कम्पनीमा कार्यरत बीसजना भन्दा बढ़ी कञ्चनपुरका मजदूर गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् मजदूरी गरेको पैसा बढ़ाउनुपर्ने भन्दै मजदूर युनियन सी दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरूलाई असार महिनादेखि उना स्थित जेलमा राखेको हो जेलमा पर्नेमा कञ्चनपुरका बहादुर सिंह भण्डारी नैनसिंह साउद नरबहादुर साउद रणबहादुर साउद तुला साउद नरेश साउद टिकेन्द्र साउद जयदेव ढुङ्गाल रमेश साउद गणेश चन्द गोपाल साउद भीम साउद लगायत बीसजना भन्दा बढ़ी रहेका छन् भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्किएका कर्णबहादुर साउदले मजदूरीको पैसा बढ़ाउनु पर्ने माग राखेकै आरोपमा उनीहरूलाई हड़ताल गर्न खोजेको आरोपमा जेलमा राखिएको बताउनु भएको छ जेलमा राखिएका सबै नेपाली निर्दोष रहेकाले उनीहरूको रिहाईका लागि नेपाल सरकार र भारतमा रहेको नेपाली राजदूतावासले यथाशीघ्र पहल गर्नुपर्ने उनले बताएका छन् भारतीय जेलमा पर्नेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र देखतपुली गाविसका बासिन्दा रहेका छनृ सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउने ब्रेथराइजर मेसिन बिग्रिँदा सुदूरपश्चिममा ट्राफिक प्रहरलाई काम गर्न समस्या भएको छ मेसिन बिग्रिएको महिना बित्दा पनि मर्मत तथा नयाँ खरिदको पहल नहुँदा मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन समस्या भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अप्तरियाले जनाएको छ गाड़ी चालकले पुकार गुटखा तथा सुर्ती खाएर ब्रेथराइजरमा थुक्ने तथा त्यसको केही टुक्रा मेसिनमै अड्किने गरेकाले मेसिन चाँडो बिग्रिने गरेको ट्राफिक प्रहरले जनाएको छ सुदूरपश्चिमका पहाड़ी क्षेत्र दिपायल डडेलधुरा अछाम तथा बुडर ट्राफिक पोस्टमा वितरण गरिएका ब्रेथराइजर मेसिन बिग्रिएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय हत्तरिएका निमित्त प्रमुख एकेन्द्र खड्काले बताएका छन् ब्रेथराइजर बिग्रिएपछि अहिले ट्राफिक प्रहरीले मुख सुघेरै नै मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताएका छन् सुदूरपश्चिमाञ्चलमा पैंतिसवटा ट्राफिक प्रहरी कार्यालय तथा बिटहरू रहेको भए तापनि सत्रवटा मात्र ब्रेथराइजर मेसिन उपलब्ध हुँदा चेक जाँचमा समस्या भएको उनले बताएका छन् त्यसमा पनि अहिले सातवटा मेसिन बिग्रेर दसवटा मात्र प्रयोगमा रहेकाले झनै समस्या भएको निमित्त प्रमुख खड्काले बताएका छन् दुई हजार अडसठी सालबाट सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले यस क्षेत्रमा ब्रेथराइजर मेसिनबाट मापस चेकिङ गर्दै आएको छ मेसिन बिग्रिएपछि सुदूरपश्चिममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने कार्यालय रोक्न ट्राफिक ग्राहकहरूलाई सहयोग पुगेको थियो अहिले आवश्यक संख्यामा ब्रेथराइजर मेसिन उपलब्ध नभएको र भएका पनि बिग्रिएकाले काम गर्न समस्या भइरहेको छ यस्तै दुई हजार एकहत्तर साल साउन महिनादेखि अहिलेसम्म मापसे सिक्किमबाट दुई हजार चार सय अन्ठानब्बे जनालाई कार्यवाही गरिसकिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ सुदूरपश्चिमका पहाड़ी जिल्लाका ग्रामीण बस्तीहरूमा अझै नुनको नै प्रयोग हुने गरेको छ यहाँका ग्रामीण भेगमा बसोबास गर्ने जनताले नुनलाई बढ़ी मात्रामा प्रयोग गर्ने गरेका हुन् नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रूपमा बढ़ी फाइदा मिल्ने भए तापनि यहाँका जनता नै प्रयोग गर्ने गर्दछन् आफूले बारीमा फलाएको भटमास साँटेर नुन लैजाने कृषकको अहिले तातिने लागेको छ भटमास एक केजीको तीन केजीसम्म नुन साट्न पाइन्छ मूल्य कम छ गाईवस्तुलाई खुवाउनका निम्ति सजिलो छ टोटी को चबरा चौताराका कृषक चक्रबामले भने पहिलेदेखि नै ढिके नुनको प्रयोग गर्ने गरेका कारण उपभोग गर्न पनि सजिलो लाग्ने उनले बताएका छन् डोटीकै केदार अखडा गाविस चालिसका शेरबहादुर बम पनि करिब तीन घण्टाको पैदल यात्रा गरी पिठ्यूमा भटमासको भारी बोकेर ढिके नुन साट्न चबरा पुगेका हुन् उनले ढिके नुन कृषकका निम्ति सस्तोमा पाइने हुँदा यसकै प्रयोग बढ़ी गर्ने गरेको बताएका छन् आयोडिन नुन पनि खाने तर ढिके नुन जस्तो स्वाद त्यसमा नभएको उनको बुझाइ छ स्वाल ट्रेडिङ डोटीका विक्रेता प्रकाश बेकका अनुसार ग्रामीण बेगमा ढिके नुन बढ़ी मात्रामा बिक्री भइरहेको छ उनले भने माग अनुसार हामी ढिके नुन नै बढ़ी मात्रामा पठाउँछौ ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता गाई भैँसी गोरु बाख्रालाई खुवाउनका निम्ति पनि बढ़ी मात्रामा ढिके नुनको नै प्रयोग गर्ने गर्दछन् उनले भनेका छन् यस्तो अवस्था सुदूरपश्चिमका पहाड़ी जिल्लाका जिल्लाका सबै ग्रामीण भेगमा रहेको छ ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले भटमास र बेथेसँग ढिकेनुन साट्ने गर्दछन् नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् संविधान संशोधन विधेयक एक तिहाई मतबाट असफल पारिदिने रावलले बताएका छन् अछाममा पत्रकारहरूसँग कुरा गर्दै रावलले संविधान संशोधन विधेयक राष्ट्रहित विपरीत भएकाले जसरी पनि खारेज गरिने बताएका हुन् यस्तै उपाध्यक्ष रावलले एमाले तीनवटै तहको निर्वाचनका लागि तयार रहेको भन्दै सरकारले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग समेत गरेका छन् तर सरकार चुनावको मिति घोषणा नगरी आफ्नो आयु बढ़ाउन लागेको आरोप उनले लगाएका छन् संविधानको कार्यान्वयन गरी सबै जात जाति भाषा समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बेलामा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएर परिस्थिति धमिलो पारेको उनको भनाइरहेको छ तपाई अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघर्स र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ नेपाली कंग्रेसका नेता डाक्टर रामशरण महतले पाँच नम्बर प्रदेशका जनताको अभिमत अनुसार प्रदेशको सीमांकन गर्नुपर्ने बताएका छनृ धनगढ़ीमा हिजो आयोजित कंग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता महतले सो कुरा बताएका हुन् उनले कांग्रेसले लिएको आर्थिक उदार नीतिमा अहिले सबै दल आउनु परेको बताएका छन् पूर्व अर्थमन्त्री डाक्टर महतले कांग्रेसले अगुवाई गरेको बहुदलवाद सिद्धान्तको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीतिमा सबै दलहरू आउनु परेकाले नेता कार्यकर्ताले शिर ठाडो गरेर पार्टीको संगठनमा लाग्नुपर्ने बताएका छन् दुई हजार अडचालिस सालदेखि कांग्रेसले अघि सारेको आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द र पटक पटकको राजनीतिक अस्थिरताका बावजुद देशको अर्थव्यवस्था टिकेर बसेको दावी उनले गरेका छन् कांग्रेसका नेता एवं वन तथा भू संरक्षण र राज्यमन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर संगठन मा लाग्नुपर्ने बताएका छन् कंग्रेसका अर्का नेता एवं सांसद रामकृष्ण यादवले एमाले र मधेसी मोर्चाको अतिवादमा अहिले देश फसेको दावी गर्दै यसलाई निकास दिन कंग्रेस सक्षम रहेको बताएका छन् छाउपडी प्रथा विरूद्ध बझाङमा रहेका सरकारी तथा गैर सरकारी संघ संस्थाले अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन केही गाविसमा अझै छाउपडी प्रथा कायमै रहेको छ जयपृथ्वी नगरपालिका वडा नम्बर पाँच धामीलेखमा यो समस्या सबैभन्दा धेरै छ झण्डै पञ्चानब्बे परिवार बसोबास गर्ने यस ओडामा बीसवटा भन्दा धेरै छाउगोट रहेको स्थानीय सिद्धराज जोशीले बताएका छन् अहिलेसम्म यस गाउँका महिलाहरू रजस्वला र सुत्केरी भएका बेलामा छाउगोठमा नै बस्ने गरेको स्थानीय सीता सिंहले बताएका छिन् आफूले छाउगोड भत्काउन प्रयास गरे पनि सम्भव नभएको स्थानीय बासिन्दा भक्तराज जोशीले बताएका छन् आफ्नो परिवारका महिलाहरू महिनावारी भएको बेलामा घरमै राख्ने गरेको भए पनि समाजले नानाथरी कुरा काट्ने गरेको उनले बताएका छन् राजनीतिक क्षेत्रबाट यो पहल सम्भव नभएकाले सामाजिक क्षेत्रबाट अभियान चलाउनुपर्ने उनले बताएका छन् महिनावारी भएको सात दिनसम्म त्यहाँका महिलाहरूले कड़ा काम गर्नुपर्ने पानी खाने धारामा जान नमिल्ने अरूले दिएको खाना खानुपर्ने पानी तिर्खा लागे अरूलाई गुहार्नुपर्ने कोही मान्छे फेला नपरे पानी खान नै नपाएर समस्या रहेको सत्यदेवी जोशीले बताएकी छिन् कैलालीको पथरिया गाविसमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ गाविसको वडा नम्बर दुईका जितराम चौधरीको करेन्ट लागेर हिजो ज्यान गएको हो आफ्नै घर नजिकैको खेतमा तरकारी बारीमा बोरिङबाट पानी लगाइरहेका बेला करेन्ट लागेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ यसैबीच अछामको ऋषिदह गाविसमा रूखबाट खसेर हिजो दिउँसो एकजनाको ज्यान गएको छ गाविसको वडा नम्बर पाँच नुने ढुङ्गा टोल निवासी साठी वर्षीय पर्वते धामीको घाँस काट्ने क्रममा रूखबाट खसेर ज्यान गएको हो घाँस काट्नका लागि गाउँदेखि दुई घण्टा टाढाको जंगलमा गएका धामी घाँस काट्दै गर्दा रूखबाट खसेर घाइते भएका थिए घाइते धामीलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको स्थानीय अर्जुन धामीले जानकारी दिएका छन् A division club Manang Marsyangdi धनगढ़ीमा जारी भागेश्वर ग्रुप खपदट गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ हिजो धनगढ़ी रंगशालामा भएको क्वार्टर फाइनल खेलमा भूटानको डुकिस्टार फुटबल क्लबलाई दुई शून्यले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो बाई पाएर क्वार्टर फाइनलमा पुगेको मनाङले पहिलो हाफमा बराबरी खेलेको थियो दोस्रो हाफमा उसले गोल गरेको हो राम्रो प्रदर्शन गर्न सफल भए पनि स्टारले गोल गर्न नसक्दा खेल गुमाए पनि दर्शकको मन जित्न सफल भएको छ भागेश्वर ग्रुपको मुख्य प्रायोजनमा भइरहेको गोल्ड कपको आज अन्तिम क्वार्टर फाइनलका खेलमा नेपाल